कृषि को बदलो आज कति रमाइलो आज खुशी को पर खुसीको लाई दुवैलाई सर्वे जोड्नु हो कति आशीष मई कति आदरणीय विश्राम मण्डलीको दृश्य भयो विश्रामण्डालिको दृश्य हो आज कति रमाइलो हो आज कति खुसीको पल यस्तै कृपा आदरणीय हो यसै आदरणीय हो प्रभुमा परमेश्वरले दिनु यसलाई मानिसले जसलाई परमेश्वरले दिनु यसलाई मानिसले नबुझ्याउ आज कति रमाइलो आज कति खुसीको पल सृष्टिको आरम्भदेखि उहाँले नर नारी गरी बनाउनु हो सृष्टिको थी वहाले नर नारी गरीबानुभव इसे कारण मानिसले बाबु आमालाई छोडेर स्वास्थ्य मिली रहन्छ यसै कारण मानिसले बाबु आमालाई छोडेर स्वास्थ्य रहन्छ आज कति रमाइलो हो आज कति खुसीको पल पत्नीले चाहेको सचो प्रेम हो पतिले चाहेको आदर हो पत्नीले चाहेको सचो प्रेम हो पतिले चाहे वचनलाई दुवै पालन गरे यहाँ परमेश्वरको आशिष छ अब यी वचनलाई दुवै पालन गरे यहाँ परमेश्वरको आशिष छ आज कति रमाइलो हो आज कदी खुशी को पल आज कदी रमाइलो हो, हो आज कदी खुशी को पल दुवैलाई परमेश्वरले जोड्नु भयो हो. कति आशिषमै कधी आदरणीय कृष्ण मण्डलीको दृश्य हो यो कृष्ण मण्डलीको दृश्य हो यो आज कति रमाइलो आज कति खुसीको पल